नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ हामीले तेइस श्रृङ्खलादेखि जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन मंगलबारको श्रुति सम्वेकमा सुन्दै आएका छौं आज यसको चौबिसौं अर्थात अन्तिम श्रृङ्खला लिएर आइपुगेका छौं जीएस पौडेलको उपन्यास एक सरको मायाका केही बाँकी रहेका अंशहरूको वाचन रहन्छ आजको श्रुति सम्वेगमा र लेखक जीएस पौडेलसँगको कुराकानी पनि हामी सुनाउँछौं शुरूआतमा कृष्ण धरावासीले यो पुस्तकमा लेख्नुभएको भूमिकाका बीचबीचका अंशहरू मैले बीचबीचका श्रृङ्खलामा वाचन गरेर आएको छु र केही छुटेका अंशहरू केही अंशलाई मात्रै आजको श्रृङ्खलामा साभार गर्दैछु उहाँ लेख्नुहुन्छ यो उपन्यास जसको बारेमा म चर्चा गर्न लागिरहेको छु यसले मलाई आश्चर्यजनक रूपमा जालजेल गरेको छ नेपाली साहित्यमा यस प्रकारका थोरै उपन्यास मात्र पढिएका छन् वीर सिक्काले तिलस्मीलाई भित्राएको थियो त्यसबेला भारतीय र उर्दू साहित्यमा चलिरहेका तिलस्मीहरूको प्रभावले काम गरेको हुँदो तर आज विज्ञानले ती तमाम तिलस्मीहरूलाई भत्काइसकेको छ र आश्चर्यहरू बिस्तारै अनुपस्थित हुँदै गइरहेका छन् बरु आज विश्व साहित्यमा तथ्य र कल्पनाको प्रतिस्पर्धात्मक दौड़ चलिरहेको छ विज्ञानलाई सिरानी हाली कल्पनाको खेल खेलिरहेछ समाज प्रत्येक हत्केलामा तेर्सिएका मोबाइलहरूले सबै खाले आश्चर्य र कल्पनाहरूलाई तथ्यका समीप उभ्याउने गरेको छ मैले धेरै पहिला विजय मल्लको अनुराधा पढेको थिएँ त्यस उपन्यासमा गरिएको पागलको मनोविज्ञानको प्रस्तुति अनौठो लागेको थियो त्यस बेलासम्म म दार्जिलिङतिरबाट निस्किने व्यावसायिक नेपाली प्रेम उपन्यासहरू र हिन्दीका त्यस्तै उपन्यासको विशेष पाठक थिएँ तर अनुराधापछि मेरो उपन्यास पठनको बाटो मोडिएको थियो र मनको अर्कै तहतिर पनि कथाहरू कुद्दा रहेछन् भन्ने लागेको थियो आन्तुन चेकअपको बेड नम्बर एक्काइस पढेपछि धेरै दिनसम्म म आफैलाई पनि त्यही पात्र जस्तै मनस्थितिमा पुगिने हो कि भन्ने डर लागिरह्यो विन्द्या सुब्बाको अथाहार निर्गमन सञ्जीव सञ्जीवप्रतिको घनचक्कर र आलु नौनी र कफी जस्ता उपन्यासहरूले समाज र व्यक्तिका बीचको मानसिक द्वन्द्वको अनौठो चित्रण गरेका छन् पढ्दै जाँदा कति पाठकले आफैमाथि पनि शङ्का र प्रश्नहरू गर्न थाल्छन् कतिले त डरले टुङ्ग्याउनै नसकेको पनि बताएका छन् अहिले मैले चर्चा गर्न लागेको एकसरको माया उपन्यासको शीर्षकले खासै पठन आकर्षण गर्दैन यो शीर्षकले उपन्यासभित्रको विषयवस्तुलाई खासै सम्बोधन गर्दा पनि गर्दैन तर जब आख्यानभित्र प्रवेश गर्दै गए यसले बिस्तारै तान्दै लान थाल्यो ग्रिन टीको जस्तो स्वाद लिँदै पढ्न लागे लामा लामा प्याराग्राफ खण्ड नछुट्याएको लेखन यात्रा विवरणको पट्यार लाग्दो वर्णन उपन्यासका लागि चाहिने कति मसलाहरू नपुगिरहेको थियो सुरु सुरुमा मालदिप्सको भौगोलिक वर्णन त्यहाँको टापु र जीवनसँगको सम्बन्ध त्यहाँको विकास समाज र कानूनको चर्चा आदिले उपन्यासभन्दा यात्राको भार बढी बोकिरहेको पाइन्छ मालदिप्सको जुन प्रकारको वर्णन छ त्यसले प्रत्येक पाठकलाई मालदिप्स नपुगे पनि हुने गरी सन्तुष्टि दिन्छ कथाले जब चालिसै थरको मान्छेको संगतमा हाम्रो नायकलाई लगेर जोड्छ अनि यसले उपन्यासको उकाली चढ्ने बाटो खोज्न थाल्छ मैले पढेका कैयौं उपन्यासहरूमध्ये यो निकै अनौठो र मानसिक दबाव दिन सफल मानेको छु सबैभन्दा मुख्य कुरा त यस उपन्यासले खडा गरेको भ्रमको जुन संसार छ त्यो नै कहाली लाग्दो छ प्रश्नै प्रश्न उब्जिन्छन् के साँच्चै मानिस त्यस्तो अवस्थामा पनि पुग्न सक्छ कि मानिस सचेत हुँदा हुँदै पनि यस्तो डरलाग्दो भ्रममा पर्न सक्छ सञ्जीव उप्रतिको घनचक्कर पढ्दा पनि मलाई यति साह्रो तनाव भएको थिएन त्यस उपन्यासले त भ्रमै भए पनि देश समाज इतिहास शिक्षा आदि कैयौँ कुराहरूलाई वृहत्तर रूपमा सम्बोधन गरेको थियो तैपनि त्यो उपन्यास वास्तवमै घनचक्कर नै छ नेपाली उपन्यास विधाभित्र घनचक्कर सधैँ एक फरक उपन्यास हो र त्यसलाई अनेकौं कोडबाट पढ्नुपर्ने हुन्छ तर यो उपन्यासले पागलपनको अर्को अनौठो पाटोलाई सम्बोधन गरेको छ अन्य भाषामा यस प्रकारका कस्ता किताब होला मलाई थाहा छैन तर नेपाली भाषामा सायद यो विषयमा लेखिएको पछिल्लो किताब यही हुन सक्ला कि यो उपन्यासले आख्यानात्मक ढङ्गबाट मानव मस्तिष्कको एक विशेष समस्याको अध्ययन गर्न खोजेको रहेछ भन्ने कुरा अन्त्यमा आएर मात्र थाहा हुन्छ जब त्यहाँ हेलुसिनेसनका बारेमा केही कुरा बुझे झन्पो मनमा अनौठो डर पलाएर आयो के साँच्चै मानिस त्यस्तो अनौठो रोगको शिकार पनि भएको हुन सक्छ त केही वर्ष अघि मलाई लेखनाथ भण्डारीले एउटा उपन्यासको कम्प्युटर प्रति पढेर केही लेखिदिन अनुरोध गरी पठाएका थिए त्यो पुस्तकका लेखकलाई पनि मैले चिनेको थिएन आजसम्म पनि मेरो उनीसँग भेट भएको छैन म को हुँ शीर्षकको त्यो उपन्यास लीलाराज खतिवडाले लेखेका थिए लेखनाथले त्यो कृतिको लेखक स्वयं त्यस समस्याबाट गुज्रिएका हुन् पनि भनेका थिए जब पढ्दै गएँ त्यस उपन्यासले पनि अनौठो गरी रन्थन आएको थियो पागलपनको अनौठो कथा बोकेको त्यो उपन्यास पनि त्यस्तै एउटा मानसिक समस्यामा अल्झिएर भ्रम नै भ्रमको संसारमा हराएको छ मानिसको दिमागभित्र थाहै नपाई गरी उत्पन्न हुने कैयौँ यस्ता समस्याहरू हुँदा रहेछन् जसले हामीलाई जीवनभरि नै अनौठा भ्रमहरूमा खेलाइरहेको हुने रहेछ यस्ता कुरा थाहा नभएरै समाज कैयौँ अन्धविश्वासहरूको जन्जालमा परिरहेको छ तामी झाँक्री टुना मुना साधु सन्त आदिका फन्दामा परेर अनेकौं शास्ति खानेहरू कति छन् कति अरूको भ्रमले सध्य मानिसलाई पनि बिस्तारै भ्रममा पार्दै लाने र कालान्तरमा सिँगै समाज नै भ्रमको जन्जालमा पसिसकेको हुन सक्ने रहेछ त्यो उपन्यास पनि त्यस्तै एउटा मानसिक समस्यामाथि केन्द्रित थियो दिमागभित्र हुने अनेकौं मानिसका समस्याका पछि के कारणहरू हुन सक्दा रहेछन् भन्ने कुरा जान्नु जरुरी रहेछ यस्ता विषयमा हामीले खासै चासो राखेका हुँदैनौँ पनि जब उपन्यासको पछिल्लो भागमा पुगे मलाई सुरुमा लागेका अनावश्यक सन्दर्भ ठानेका कुराहरू पनि आवश्यक नै रहेछन् भन्ने लागेको छ मलाई जस्तै कैयौँ पाठकहरूलाई पनि दिक्क लाग्न सक्ला पनि मलाई सुरुमा जे लागेको हो त्यही कुरा यो लेखको प्रारम्भमा उल्लेख गर्दै अब म मैले माथि भनेका कुराहरूलाई रद्द गर्दै उपन्यास पठनीय र नयाँ कुराको जानकारी दिन सफल कृति हो भने कुरा टुङ्ग्याउनु अघि हाम्रो भाषाको साहित्यमा यस्ता विषयहरूमा पनि आख्यानहरू लेखिन थालेकोमा खुसी व्यक्त गर्दछु लेखकलाई बधाई भन्दै कृष्ण धरावासीले एकसरको मायाको भूमिकामा लेख्नु भएको कुरा मैले यहाँ प्रस्तुत गरे दुर्व्यसनीबाट बचाउँ र बचाउँ धुमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ त्यसपछिको पृष्ठमा यो पुस्तकमा लेखिएको छ आज जीएस पौडेलको एकसरको मायाको अन्तिम श्रृङ्खला वाचन अब सुनौ पृष्ठ चार सय एक्काइसबाट अचानक नै फोनको रिसिभर मेरो हातबाट छुटेर भुइँमा खस्यो रिसिभरको पछि पछि भित्तामा घिस्रिँदै म पनि भुइँमा लडेँ एकाएक जिउ तातेर आयो फेरि सोचे यो त केवल नामको मात्र संयोग हो जिउले तुरन्तै शीतलता प्राप्त गर्यो तर मनको ताप भने यथावत नै रह्यो नामको संयोग नै सही एक निमेष त लाग्यो कि मेरो यादमा खेलिरहेकी राउदा फर्केर आएकी छे तर फेरि लाग्यो के यो सम्भव छ र छैन बरु मेरो यादमा मात्रै सीमित मेरी राउदा जस्तै यो राउदा पनि अब कसैको यादमा मात्रै सीमित हुन पुगी कानको छेउमा झुन्डिरहेको रिसिभरले टुँ टुँ आवाज दिन थाल्यो उठेर रिसिभर राखे टिभीमा ब्रेकिङ न्युज आइरहेको थियो भने पक्कै अनलाइन पत्रिकाले पनि छापेका होलान् किन किन राउदा आतिफको अनुहार हेर्ने इच्छा जागृत भएर आयो कोठामा पसेर ल्यापटप खोलेर गुगलमा राउदा आतिफ कमिटेड सुसाइड लेखेर खोजे स्क्रिनमा विभिन्न अङ्ग्रेजी अनलाइनमा मैले खोजेको जस्तो हेडलाइनको लिङ्क देखियो इमेज रिपोर्टमा केही तस्विरहरू पनि देखिए मेरो आँखा जड भएर स्क्रिनको एउटा तस्विरमा रोकिए एक्कासी मेरो मनको धरती र आकाश डगमगायो बहु उही राउदाको अनुहार देखियो जुन राउदा मेरो भ्रममा आउँथे कसरी बताऊ कि मलाई कस्तो महसुस भयो भनेर मेरो मन र मस्तिष्कमा यस्तो भाव गुज्रियो कि एक्कासी आयो आँधी र तुफान मचियो बबन्डर मुटुमा बिज्यो डम्फरको काँडो मनमा लाग्यो आगो शरीरमा आयो पराकम्पन र झड्का मस्तिष्क भयो शून्य मनभित्रको आगोले ज्वालामुखीको रूप लिन थाल्यो बुडुम्म फुट्यो फुटु मुटु र निस्किन थाल्यो लाभा पहाडबाट खस्न थाल्यो पहिरो बाढी आयो नदीमा समुद्रमा तुफान म भित्रको एउटा संसार प्रलय भयो ओम स्वाहा संयोग पनि कस्तो हो यो मेरो हेलुसिनेसनमा देखिएको पात्र मेरो मगजको भ्रमले सृजना गरेको पात्र जसको अनुहार दुरुस्तै मिल्छ यो तस्विरसँग एउटा लिङ्क खोलेर समाचारमा आँखा डुलाएँ उसका बारेमा जे लेखिएको छ त्यो बिल्कुल मेरी राउदाको जीवनभन्दा अलग छ बङ्गलादेशको इस्लामी बैङ्क मेडिकल कलेजमा पढ्दै रहेछे बा आमा अस्ट्रेलियामा सेटल भएकाले अर्को वर्ष उसले पनि अस्ट्रेलियामै बसेर आफ्नो डिग्री पूरा गर्ने योजना बनाएकी रहेछ उसको रुचिको क्षेत्र मोडलिङमा पनि उत्सर्चित हुँदै गएकी रहेछ केही समय अघि भोग म्यागजिन इन्डियाले ऊ र ऊ केही अरू मोडेलहरूलाई आफ्नो कभर पेजमा छापेको रहेछ उसले अचानक हिजो राति होस्टलको कोठामा रहेको सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेकी रहेछ तर उसको परिवारले त्यसलाई आत्महत्या मान्न तयार रहेनछन् उनीहरू त्यो कुनै नियोजित हत्या हो भनिरहेका रहेछन् निलो आँखा जो छ बहु मेरी राउदाकै जस्तो जिउ त्यसै शिथिल भएर आयो यो के भइरहेको छ म आफैलाई केही थाहा छैन के यो एउटा फगत काल्पनिक संयोग मात्र हो कि कुनै लक्षण हो कि कतै मेरो सबकन्सियस माइन्डमा उसको तस्बिर जो सानो झिल्को बनेर दबिरहेको थियो अनि मैले रक्बमा तानेको पहिलो सर्कोमा घुलेर मेरो मन मस्तिष्कमा अड्डा जमाएर बसेको थियो कि मलाई अहिले पनि भ्रम भइरहेको छ थाहा छैन किन यही राउदाको अनुहार मेरो हेलुसिनेसनमा देखियो थाहा छैन के भयो मलाई र के भइरहेको छ समाचारका पानाहरूबाट पछाडि फर्केर गुगलमा देखिएका अरू लिङ्कहरू पनि हेर्दै गएँ एउटा लिङ्कमा उसको फेसबुक आइडीको लिङ्क पनि जोडिएर आएको थियो त्यो लिङ्कमा क्लिक गरेँ तर उसको फेसबुक प्रोफाइल खुलेन फेरि कोसिस गरेँ तर फेरि पनि खोलेन आखिर किन खोलेन उसको प्रोफाइल अचम्म लागेर आयो गुगलबाट निस्किएर फेसबुकमा आफ्नो प्रोफाइल खोलेर सर्चमा गएर राउदा आतिफ नाम खोजे केही राउदा आतिफ नामहरू देखिए तर उसको आइडी कतै देखिएन राउदाको फेसबुक प्रोफाइल किन मेरो सर्च बक्समा देखिएको छैन एउटा हैरानीले डेरा जमाउन लाग्यो उसको फेसबुक आइडी छ भने किन मेरो आइडीमा देखेको छैन कतै तर कसरी सम्भव छ र कि त मैले उसलाई ब्लक गरेको हुनु पर्यो कि त उसले मलाई ब्लक गरेको हुनु पर्यो यी दुवैमा कुनै एक भए पनि त्यो कसरी सम्भव छ निकै बेर मेरो मगजले पुराना स्मृतिहरूलाई खेलाउन थाल्यो तर केही सोझ्न सकेन आखिर किन ब्लक भएको छ उसको आइडी मैले आफ्नो ब्लक अप्सनमा हेरेँ कसैलाई ब्लक गरिएको छैन सर्च बक्समा गएर फेरि टाइप गरेँ फेरि अरू केही राउदाहरूको आइडी देखिए तर उसको देखिएन सर्च गर्दा देखेका ती आइडीहरूलाई हेर्दै थोरै तल पुगेको थिएँ एक्कासी मेरो नजर राधा यादव लेखेको आइडीमा रोकिए छेउमा देखियो वान म्युचुअल फ्रेन्डको जानकारी पक्कै पनि त्यो म्युचुअल फ्रेन्ड ज्योति हुनुपर्छ राधाको वरपर घुमिरहेको मेरो मन र मगजले एकछिनका लागि ऊबाट विश्राम लिएर राधाको आउडी आइडीतिर घुमिर घुम्न थाल्यो उसको प्रोफाइल खोलेर हेरेँ ऊ निकै सुन्दर देखेकी थिए त्यो म्युचुअल फ्रेन्ड पनि ज्योति नै रहेछ त्यसै बेला मेरो आँखा एकाएक फ्रेन्ड रिक्वेस्टतिर गए फेरि भत्कियो रहस्यको अर्को एउटा पहाड मलाई त याद नै छैन आखिर कहिले पठाएँ होला मैले उसलाई फ्रेन्ड रिक्वेस्ट जो अझै पनि पेन्डिङ देखाइरहेको छ मेरो माथ फुट्ला जस्तो भयो एकपछि अर्को रहस्यका पहाडहरू भत्किँदै गइरहेका छन् अनि नयाँ पहाड खडा हुँदै गइरहेका छन् म केही पत्तो पाउन सकिरहेको छैन मलाई लाग्न थाल्यो कि मेरो जिन्दगीले कुनै खतरनाक चक्रव्यूह तयार गरेको छ र मलाई त्यो चक्रव्यूहमा होमिदिएको छ आखिर मैले राधालाई फ्रेन्ड रिक्वेस्ट कहिले पठाएँ फेरि उसले अझैसम्म पनि किन स्वीकार गरेकी छैन अघि भर्खरै त्यतिका बेर कुरा गर्दा उसले किन केही पनि भनिन मेरो मगजले धेरै कुराहरू भुल्न थालिसकेको छ सायद मैले भुलेँ पनि होला के उसलाई पनि मलाई जस्तै भुल्ने बानी परेको हो त या ख्याल नगरेकी हो अह यो त सम्भव हुनै सक्दैन के हो त यसको गुत्थी त्यो त मलाई के थाहा राधा नै जानोस् राधा नैराश्य भावले भरिएको अनुहार लिएर निस्केकी थिए त्यसले यो सङ्केत गर्छ कि उसले मलाई अस्वीकार गर्ने पक्का छ त्यसको कारण मेरो आदत र मानसिक समस्या नै हुनुपर्छ नत्र अरू त के कारण होला र जसले उसलाई निराश बनायो कि कतै जोडिएको त छैन यो पेन्डिङमा रहेको फ्रेन्ड रिक्वेस्ट ए भगवान् तिमीले यो कस्तो खेल खेल्यौ के तिमीले मलाई पागल नै साबित गराउन खोजेका हो यो रक्बोमा बसेर खजाना लुट्नु अघिको मेरो रङ्गीन जिन्दगी खोइ केवल एउटी मायालुको कमी न थियो मेरा शिखर चुम्ने गहकिला सपनाहरू थिए एउटा दृढ उद्देश्य थियो म उद्देश्यकै बाटोमा लम्किरहेको थिएँ एकपछि अर्को सफलता पनि हासिल हुँदै थियो जुन दिनदेखि त्यो रक्बमा बसेर खजाना लुट्न सुरु गरे त्यही दिनदेखि मेरो जिन्दगी प्रलयको बाटो हिँड्न थालेछ आज मसँग न सपना छ न कुनै लक्ष्य छ न त यथार्थ न यथार्थ जस्तो छ छ त केवल बौलाउन बाँकी मन र मस्तिष्क जीवन खै केमा अल्झिएको छ यो कहिले लागेको घाउ हो किन यसरी बल्झिएको छ एउटा गाँठो फुकाउने कोसिस गर्छु अर्को गाँठो पर्छ फेरि त्यो गाँठो फुकाउने कोसिस गर्छु अर्को गाँठो पर्छ के यी गाँठाहरूले म बौलाउँदै गएको सङ्केत त गरेका छैनन् यो म के सोच्दैछु निराशाका झोक्काहरूले मेरो कानमा सन्तासको घन्टी बजाइरहेका छन् म ज्योतिको बेग्र प्रतीक्षामा छु मलाई लाग्छ राधाले पक्कै पनि मेरो बारेमा ज्योतिसँग कुरा गरे ज्योति आएपछि उसले केही नभने पनि उसको अनुहारले सबै भन्नेछ मैले मेरो मनको भण्डारमा थन्केका सारा यथार्थ उसको सामु लकर खोलेर पोखिदिएँ उसले के बुझी कसरी बुझी मलाई पक्कै पनि पढी अब उत्तर के लेख्छे त्यो हेर्न बाँकी छ निर्णय गर्ने जिम्बा नितान्त उसको हातमा छ उसकै निर्णयको जगमा टेकेर मेरो जिन्दगीको आगामी अध्याय निर्माण हुनेछ खटपट जारी नै छ खटपटीले मलाई एउटा कोठाबाट अर्को कोठामा अनि अर्को कोठाबाट फेरि अर्को कोठामा फनफनी घुमाउँदैछ कडीले चार बजाउनै लाग्यो म छततिर लाग्छु छतमा पुगेर एउटा पिल्लरलाई बिन्दु बनाएर चक्कर लगाउन थाल्छु घरि हात औँला पड्काउँछु घरि नचिलाएको कपाल कन्याउँछु घरि खुट्टाको बुढी औँलाले सिमेन्टको भुइँ उप्काउने कोसिस गर्छु हुँदाहुँदै डोरीमा झुन्डिएको क्लिप निकालेर नाक च्यापेछु त्यसले झस्कायो अनि नमजाले दुखाए पनि लज्जा त्यसलाई उत्तरतिर मेल्काइदिएँ नाकमा दुखाउने क्लिप त मैले सजिलै मिल्काएँ तर मैले मन दुखाउने पीडा किन मिल्काउन सकिनँ जिउ तन्काउँछु ढाड मर्काउँछु टुक्रुक्क बस्छु जुरुक्क उठ्छु राउधालाई सम्झिन्छु जिडीलाई सम्झिन्छु तृष्णालाई सम्झिन्छु लुसीलाई सम्झिन्छु जेरौडलाई पनि सम्झिन्छु फुलमाया र होमनाथलाई सम्झिन्छु चालिसे दाईलाई सम्झिन्छु सबै यादमा छन् तर साथमा कोही छैनन् अन्त्यमा राधालाई सम्झिन्छु तर म उसले गर्न गइरहेको अस्वीकारलाई बिर्सिन्छु आवाका झोक्काहरू आउँछन् मलाई गिजाउँछन् अनि कानमा सन्तासको घन्टी बजाएर जान्छन् स्कुटरको आवाज आउँछ र हराउँछ ए होइन होइन हराउँदैन आइरहन्छ प्रतीक्षारत मेरा आँखाहरू एकाएक छतबाट हाम फालेर गेटभन्दा पनि पर कुद्छन् स्कुटरको आवाज बढ्दै बढ्दै ओर ओर आइरहेको छ सवार छे ज्योति तर यो के देख्दैछु राधा पनि बसेकी छ उसकै पछाडि एकपटक आँखा मिच्छु र हेर्छु तर दृश्य उही नै छ स्कुटरको आवाज बढ्दै जान्छ र यो छातीभित्रको कम्पनी बढ्छ उसै गरी अनि देख्छु प्रफुल्ल छ सयपत्री मेरो बहिनीको अनुहारमा अनि राधा पनि त बेखुस देखेकी छैन बेखुस नै हुन्थ्यो भने फेरि किन आउँथे र फर्केर त्यो शालीनता हो जो उसको अनुहारमा छ आखिर मेरा सारा दागहरूका बावजुद पनि उसले मलाई स्वीकार गरेकी छे र त फर्केर आएकी छे म विश्वास नै गर्न सक्दिनँ आफ्नै आँखाले गरिरहेको प्रत्यक्ष प्रसारण अप्रत्याशित खुसी जो मानौ सामान्य हुन खोजिरहेको छैन तर फेरि क्षणभरमै म विश्वस्त भइजान्छु यो विजयोत्सवमा मुटुको छालामा खुसीका लौराहरू ठटाएर मेरो प्रेम अभिलाषाले मानव दमाहा बजाइरहेछ र त बेजोड कम्पन छ भित्रभित्रै मेरा जोडी खुट्टाहरू मानव नाच्न तयार छन् भो होस् नाची चाहिँ नहालौँ क्यारे म सम्हाल्छु आफैलाई नाच्न तयार खुट्टाहरू रोकिन्छन् तर मनका खुट्टाहरू छमछमी नाचिरहन्छन् जो रोकिँदैनन् कसै गरी गेट बाहिर नै स्कुटर पार्किङ हुन्छ र भित्र छिर्छन् उनीहरू ज्योति गर्छे एक फेर मेरो जोखाना उसका नजरका चामली दानाहरू मेरो अनुहारमा फ्याँकेर म बुझिदिन्छु उसको जवाफमा कि सब ठिक हुन्छ यही मौकामा छोर्छे राधा पनि मेरो अनुहार म समात्छु तर समात्दा समात्दै ऊ फुत्किन्छे र ज्योतिको पछि पछि भित्र छिर्छे मेरा आँखाहरू फर्किएर फेरि छतमै आउँछन् र रोप्छन् थुप्रै बिउहरू तत्क्षण नै अनि उमार्छन् हुर्काउँछन् र फुलाउँछन् अनेक फूलहरू राधाको स्वीकारोक्ति असम्भव प्राय लागिरहेको थियो तर यो प्रेम जहाँ र जुन अश्व अवस्थामा पनि अङ्कुर आउँदो रहेछ सिँढीबाट बिस्तारै ओर्लिरहेछु एउटा सुखद समयको औपचारिक घोषणा हुन गइरहेको छ हलबाट सिलिङ फ्यानको फरर घुमिरहेको आवाज आइरहेको छ हलमा पुग्छु हावाले मन हरर हुन्छ म राधाको अनुहार हेर्छु ऊ आँखा उठाउँछ र मुस्कुराउँछ थोरै तर ऊ किन खुलेर मुस्कुराइन प्रश्न खेल्छ मनमा ए होइन प्रश्न त्यो थिएन प्रश्न त थियो जो अघि उब्जिएर दबेको थियो र फेरि भर्खर उब्जिएको छ ज्योति भान्साबाटै कराउँछे ऊ कराएको आवाज उसको बोलीबाट होइन दही फिटिँदै गरेको स्टिलको जगबाट आइरहेको छ म बस्छु राधाको सामान्य अघि दिउँसो बसे जस्तै गरी औपचारिकताको आवश्यकता थिएन म उसलाई हेरेर त्यसै मुस्कुराइदिन्छु ऊ पनि थोरै मुस्कुराउँछे र नजर झुकाउँछे म सोधिदिन्छु साख्य भएर अलि अघि उब्जिएको त्यो प्रश्न अनि हजुरले मेरो फ्रेन्ड रिक्वेस्ट किन एक्सेप्ट नगर्नु भएको नि मेरो प्रश्नले उत्तर सिएकै चाहिँ हुन्छ सायद यो प्रश्नको उसले अपेक्षा नगरेकी हुन्थ्यो नजानिदो तपाईँहरूले ओठ फिजारेर मैले नै थप्दै भन्छु तर वास्तवमा भन्यो भने मलाई पनि थाहा छैन कि मैले हजुरलाई फ्रेन्ड रिक्वेस्ट कहिले पठाएँ मेरो प्रश्नपछि उसको गम्भीर जवाफ आउँछ दुई वर्ष अघि र अनुहार पनि गम्भीर देखिन्छ दुई वर्ष अघि म केही निमेष गम खान्छु र उसलाई हेर्छु ऊ गम्भीर नै देखिएकी छे हो दुई वर्ष अघि उसको जवाफ र यो माहौल अझै गम्भीर बन्दै जान्छ र कुरा रहस्यमय लाग्न थाल्छ एकछिन मौनता छाउँछ तर मेरो मनले एकैपटक हजार प्रश्नहरूको समीकरण गरेर त्यसको हल निकाल्ने प्रयास गरिरहेको हुन्छ अह तर हल निक्लाँदैन बरु त्यसै एउटा प्रश्न भने निस्कन्छ उसो भए हजुरले किन एक्सेप्ट गर्नु भएन त मेरो रिक्वेस्ट थियो केही कारण म झन् रहस्यमा भाँसिएको महसुस गर्छु कारण कस्तो कारण म प्रश्न गर्छु तर ऊ दिँदिनँ जवाफ अनि बिहेको लागि राजी हुनुको पनि कारण छ कि म उसको मौनतासँग किञ्चित क्रोधित भएर प्रश्न गर्छु कि मैले म राजी छु भनिसकेर उसो भए राजी हुनुहुन्न त म फेरि सोध्छु मैले त्यसो भनेर यो कस्तो अल्झितो कुरा अनि उसो भए यो भेटघाट किन सायद रुखको भयो मेरो प्रश्न तर पनि म नसोधी बस्दिनँ छ त्यसको पनि कारण उफ यो कारण नै कारण कृपया यो उल्झनबाट मुक्ति दिनुहोस् मलाई फेरि किञ्चित क्रोध मिसिन्छ मेरो उसले मेरो आँखामा र लामो सास तान्दै भन्छे छन् कारणहरू केही प्रेमका केही परिभवका केही प्रताडनाका केही परिबन्धका सविस्तार बताउँला हजुरलाई अहिलेलाई यति भन्छु कि मेरो पुरा नाम राधाकुमारी चालिसे हो र म हजुरको साथी नारायण चालिसेकी छोरी हुँ उसको यो अनपेक्षित जवाफले म एकाएक स्तब्ध हुन्छु एक सन्नाटा छाउँछ मभित्र आँखा खुल्लै रहन्छन् र दृश्य जम्छ एकछिन अरू सन्नाटा अनि बच्छ स्टिलको ग्लास र तोड्छ जमेको दृश्यलाई हामी बीचको टी टेबलमा ट्रे राखेर ज्योति केही बोल्न खोज्दै हुन्छे म हातका पन्चा उठाएर उसलाई रोक्छु ऊ राधाको छेउमा बस्छे म राधाका आँखाहरूलाई हेरेर प्रश्न गर्छु अनि यो सब अघि दिउँसो कुरा गर्दा चाहिँ किन भन्नु भएन त मलाई मेरो प्रश्न सकिँदा नसकिँदै एकाएक उसका आँखीमाहरू खुम्चिन्छन् खुम्चिएका उसका आँखीमाहरूले प्रश्न गर्छन् अघि दिउँसो उसको आँखीमा उहाँहरूको प्रश्नले मलाई हायल कायल बनाउँछ म आफ्नो आँखा राधाको आँखाबाट निकालेर ज्योतिको अनुहारमा पुर्याउँछु उसको अनुहारको भाव भङ्गीमाले पनि जोड जोडले सोधिरहेका छन् अघि दिउँसो अघि दिउँसोको सबै घटनाहरू पनि हेलुसिनेसन नै रहेछ राधासँग त भर्खर भेट भएको छ आलोकको हामीले यो उपन्यासको चार सय अठाइसौँ पृष्ठ अन्तिम पृष्ठमा बिट मारेको वाक्यबाट यही बुझ्यौं र एक सरको मायाको वाचन यो सँगसँगै सकिएको छ तपाईँ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ हामी अर्को चरणमा केही बेरपछि एक सरको मायाका लेखक जीएस पौडेलसँगको कुराकानी लिएर आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका थियौं अघिल्लो चरणमा हामीले यसको पूरा वाचन सक्यौं र अब एक सरको मायाका लेखक जीएस पौडेलसँग कुराकानी गर्न गइरहेका छौं मैले करिब दुई महिना अघि उहाँ नेपाल आउनुभएको बेलामा स्टुडियोमा बोलाएर एकसरको मायामाथि श्रोताको प्रश्न र केही मेरा प्रश्नहरू पनि कुराकानी गरेको थिएँ त्यति बेला गरिएको कुराकानी अब सुनाउँछु जीएसजी तपाईँलाई स्वागत छ धन्यवाद अच्युत दाई कति समय बस्नुभयो नेपालमा पैँतिस दिन जति बसेँ पैँतिस दिन योभन्दा अगाडि तपाईँ यही पुस्तक विमोचन गर्ने बेलामा आउनुभएको थियो हजुर समयमा पोहोर यसै समयमा आउनुभएको थियो भनेपछि पचहत्तर सालको सुरुवातमा तपाईँको पुस्तक निस्कियो एक सरको माया हजुर अब एक वर्षको बिचमा एक सरको मायाले तपाईँलाई के दियो के दिएन यसरी सुरु गरौँ होला एक वर्षको अन्तरालमा एक सरको माया आइसकेपछि मलाई धेरै कुराहरू दियो सबैभन्दा पहिले त एउटा आख्यानले मलाई चाहिँ नाम दियो धेरै साथीहरू धेरै पाठकहरूसँग चाहिँ परिचित बनायो नेपाली साहित्य जगतमा मेरो यो पहिलो कृति थियो त्योभन्दा अगाडि म खासै चर्चित मान्छे पनि थिइनँ म आफूले लेख्ने काम पनि गर्दैन थिएँ धेरै यो किताब आइसकेपछि चाहिँ एउटा ठुलो फ्रेममा मेरो आफ्नो परिचय बढेको मैले महसुस गरेको छु त्यो चाहिँ दिएको कुरा हो नदिएको भन्ने कुरा त केही पनि छैन जस्तो लाग्छ दियो नै दियो नै तपाईँको पढाइ कमर्स हो जहाँसम्म मलाई थाहा छ मैले ब्याचलर चाहिँ अङ्ग्रेजी साहित्यमा गरेँ मास्टर चाहिँ मेरो बिजनेस एडमिनिस्ट्रेटिभमा मास्टर मास्टर चाहिँ बिजनेसमा गर्नुभयो बिजनेस एडमिनिस्ट्रेसनमा गर्नुभयो हजुर तपाईँ मालदिप्समा व्यवसायमै हुनुहुन्छ अथवा कुनै व्यवसायमा जागिर गर्नुहुन्छ एकसरको माया लेख्नको लागि केले तान्यो एकसरको मायालाई किताबको रूपमा ल्याउनको लागि एउटा <clears throat> एउटा पुरानो सानैदेखि नै म साहित्यमा चाहिँ रुचि राख्ने व्यक्ति भएको हुनाले त्यो एउटा आगो मभित्र थियो तानेको भन्दा पनि धकल्यो भनौँ मलाई चाहिँ त्यो आगोले बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै समय अन्तरालमा भित्रभित्रबाट धकलिरहेको थियो एकसरको मायाभित्र चाहिँ आलोक र राउदाका प्रसङ्गहरू मूल मूल कथामा त्यो छ त्यहाँभित्र गइसकेपछि जेडीको उपकथा छ त्यो जुन उपकथा मैले रेडियोमा वाचन गरिरहँदा पनि धेरै प्रतिक्रियाहरू आइरहेका थिए जसरी हुन्छ जिएस पौडेललाई ल्याउनुहोस् है अन्तिम श्रृङ्खलामा भनिरहेका थिए त्यही भएर तपाईँ भोलि मालदिप जाँदै गर्दा पनि मैले आजै तपाईँसँगको कुराकानी सङ्कलन गर्न सकेको छु र फेसबुकमा मैले प्रश्न पनि राखेर राखेँ राखेर सोध्न के सोध्न चाहनुहुन्छ लेखकलाई भन्दाखेरि केही प्रश्नहरू आएका छन् एकदम छोटो समयमा एक घन्टाको बिचमा हामीलाई धेरै प्रश्नहरू प्राप्त भएका छन् म ती प्रश्न त सोध्छु नै तपाईँलाई जेडीको फुलमायाका प्रसङ्गहरू बिचमा आए तपाईँले सबभन्दा फर्स्टमा प्रारूप खिच्दाखेरि यो एक सरको माया म यसरी बनाउँछु भन्दाखेरि पहिला किताबको नाम तपाईँको दिमागमा फुर्यो कि जेडीको उपकथा पहिला फुर्यो कि फुलमायावाला उपकथा तपाईँको दिमागमा फुर्यो कि चितवनको प्रसङ्ग तपाईँको दिमागमा आयो कि मालदिप्सकै प्रसङ्ग तपाईँको एकचोटि हामीले सिलसिलाबद्ध रूपमा लेखन कसरी अगाडि बढ्दो रहेछ एउटा लेखकको सफल लेखकको भनेर सुन्न चाहने नयाँ श्रोतालाई अथवा नयाँ पाठक जो लेख्न चाहन्छ नयाँ लेखक उहाँहरूलाई उपयोगी हुन्छ कि जस्तो लागेर मलाई यो प्रश्न सोध्न मन लाग्यो अब एकसरको मायाको सुरुवात कसरी भयो भन्नुपर्दा पनि सबभन्दा पहिला चाहिँ उपन्यास लेख्ने भन्ने एउटा मनमा त्यो धारणा आइसकेपछि विचार आइसकेपछि मैले कुन विषयवस्तुमा लेख्ने भन्ने कुरा नै मेरो सबभन्दा पहिलो चुनौती थियो मेरो अगाडि मैले नाम परिवेश असो के लेखौँला भन्दा पनि मैले कुन विषयवस्तुमा लेख्नु उचित होला अब अब एकदमै लेखनीमा अहिले त नेपाली साहित्यमा उपन्यासहरू आख्यानहरू धेरै आइरहेको छन् होइन अब कतिपय अवस्थामा म नियमित पढ्ने भएको हुनाले पनि अब कतिपय अवस्थामा चाहिँ कथाहरू उस्तै उस्तै परिवेशका उस्तै उस्तै विषयवस्तुका आइरहेको अनि म नयाँ विषयवस्तुको खोजीमा थिएँ त्यसैले मैले सबभन्दा पहिला विषयवस्तुलाई ध्यान दिएँ र विषयवस्तु मैले खोज्दै गएँ म म अलिकति मुभी पनि धेरै हेर्छु म अङ्ग्रेजी मुभीहरू अनि हिन्दी अलिकति आर्ट टाइपको मुभीहरू पनि हेर्छु अनि <clears throat> एउटा यो हेलुसिनेसन जुन सिजोफर्निया सिजोफर्निया भन्ने जुन टर्म्स छ त्यो टर्म्स मैले चाहिँ एउटा मैले पुस्तकमा पनि लेखेको छु त्यो चाहिँ अ ब्युटिफुल माइन्ड भन्ने एउटा उपन्यास छ सरी एउटा मुभी छ त्यो चाहिँ त्यो हेरिसकेपछि त्यसबाट मलाई चाहिँ त्यो सब्जेक्टले प्रभाव पार्यो कि एउटा यो सिजोफ्रेनियाको सम्बन्धीमा किन नलेख्ने होइन एउटा त्यो नयाँ विषयवस्तु हुनसक्छ भन्ने लाग्यो र त्यसलाई अब कसरी लेख्ने अब त्यो त नयाँ चिज छ अब त्यसलाई चाहिँ नेपाली पठन संस्कृति अनुसार नेपाली परिवेश नेपाली पाठकहरूको चाहना अनुसार कसरी त्यसलाई डाइल्युट गर्ने होइन त्यसलाई कसरी मिक्स गर्ने भन्ने कुरा भयो र त्यही सोचले गर्दाखेरि एउटा सरल कथा बुनेको थिएँ सुरुमा एउटा एलिसिनेसनको यस्तै घटनाहरू जुन राउदासँग घटेका घटनाहरू छन् ती घटनाहरूलाई मात्रै मैले लैजान्छु र अन्तिममा गएर चाहिँ त्यसलाई चाहिँ पर्दा उघार्छु भनेर चाहिँ सुरु गरेँ तर लेख्दै जाँदाखेरि चाहिँ त्यहाँ अरू पात्रहरू अब माग गर्दै गयो कथाले र माग गर्दै गइसकेपछि ती कथा पात्रहरूलाई फेरि त्यत्तिकै मागेर मात्र भएन कथामा जोड्नु पर्यो भन्ने भयो अनि त्यसपछि माझ्दा र चालिस दाईको कथा जोडेँ त्यो लेख्ने क्रममा नै त्यतिखेरै बनाएर लेखेँ त्यो सकिएपछि अब चालिसदाई फर्किसकेपछि आलोकसँग फेरि अनि अब आहमदको कहतालाई अलिकति अडे बढाएँ जेडी भेटिएँ र जेरल्डको कथा सुरु भयो अनि जेडी भेटेँ फेरि जेडीको कथा लेखेँ त्यो लेख्ने क्रममा नै लेख्दै गएँ र यसको अन्तिम जुन क्लाइमेक्स यसको जुन छ जुन अन्तिममा मैले जुन जोडेको छु त्यो चाहिँ मैले मलाई याद छ मैले पाण्डुलिपि सकाएर प्रकाशकलाई दिएको एक कि दुई दिनपछि फेरि होल्ड गराएर मैले चाहिँ फेरि अन्तिममा त्यो ट्विस्ट मैले त्यसपछि मलाई बनाउँछु यस्तो बनाउँछु भनेर जुन अन्तिममा म जुन त्यहाँ उसले डिस्का उसले चाहिँ डिस्क्लोज गर्छ राधाले कि म यो हो फलानु हो भनेर अनि त्यसपछि त्योभन्दा अगाडि जुन भनिरहेको कहानी छ त्यो कहानी सबै त्यस्तो रियल होइन भन्ने जुन कुरा छ त्यो त्यो कुरालाई चाहिँ मैले पठाइसकेपछि मलाई त्यो यसरी जोड्दा उचित हुन्छ जस्तो लागेर मैले प्रकाशकलाई पनि होल्ड गर्न लगाएर फेरि लेखेको चार सय पचास पृष्ठको छ एक सरको माया हजुर एकदम ठुलो पनि हो यो किसिमले ठुलो उपन्यास हो तर कतिपय ठाउँमा चाहिँ कतिपय मान्छेले एकदमै एक लाइन पनि छोड्न मन नलागिकन पढेँ भनेर भन्नुभयो कतिले चाहिँ सुरु सुरुमा वाक्कै लाग्यो भन्नुभयो कतिले चाहिँ मालदिप्स पुरै आफ्नै आँखाले गएर घुमे जस्तो हुन्छ भनेर त्यो त भूमिकामै पनि कृष्ण धरावासी दाईले पनि लेख्नु भएको छ त्यसमा मलाई यिनै सन्दर्भहरूसँगै जोडेर एउटा प्रश्न यहाँ यहाँ श्रोताको प्रश्न छ मैले फेसबुकमा एक घन्टा अगाडि हाम्रो यो कुराकानी तयार हुनुभन्दा एक घन्टा अगाडि मात्रै मेरो फेसबुक पेजमा राखेको थिएँ के भन्नुहुन्छ जिएस पौडेलसँग के प्रश्न छ भनेर मधुसूदन घिमिरेले एउटा प्रश्न सोध्नुभएको छ उपन्यास एकदमै राम्रो र फरक धारे लेखिएको छ मेरो एउटै प्रश्न छ उपन्यासहरू भ्रममा उपन्यासमा भ्रमहरू धेरै छ नि किन होला अब उपन्यासमा भ्रम धेरै छ भन्दा पनि उपन्यास नै एउटा भ्रम हो होइन अब मैले यहाँनिर आएर के कुरा भन्नुपर्छ भने अलिकति पाठकहरूलाई पनि कतिपय ठाउँमा र अलिकति विश्लेषकहरूलाई पनि कतिपय ठाउँमा हुनसक्छ मेरो कमजोरी हो म अलिकति बाहिर धेरै आफ्नो किताबको बारेमा बोलेर हिँड्दिनँ होइन अब सुरुमै नै भ्रम कहाँबाट हुन्छ भने एकसरको माया भन्नेबाट हुन्छ अधिकांश पाठकहरू जसले पनि यो टाइटल पढ्नु भएको छ उहाँहरूलाई लाग्छ एकसरको मायाको अर्थ एकसरको प्रेम हो भन्ने लाग्छ होइन तर अब कथाको जुन टाइटल नै एकसरको भ्रम हो माया भनेको एउटा षड्यन्त्र एउटा जाल एउटा भ्रम माया जाल माया माया हो त्यो माया भन्ने शब्द र माया भन्ने शब्दमा फरक हुन्छ होइन त्यो भ्रमकै कथा भएको हुनाले भ्रम धेरै हुन्छ अब पुरै कथा नै त्यो भ्रममा राख्नु परेको कतिपय कारण कथाले पनि मागेर हुन्छ होइन अब भ्रमकै कथा भएको हुनाले भ्रम धेरै भएको हो भनेपछि यसलाई एकसरको माया भनेर हामीले न्याजल उच्चारण गऱ्यौँ होइन नाक बज्ने गरी माया भन्यो भने प्रेम भयो तर माया होइन यो एकसरको माया हो एकसरको माया माया जहाँ इलुजन अर्थात् भ्रमको कुरा आउँछ त्यो चाहिँ फर्स्ट हो होइन तर कसैले एकसरको प्रेमको रूपमा लिन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन मैले त्यो भूमिकामा पनि मैले आफ्नो लेखनीमा पनि लेखेको छु जस्तो कि यो शीर्षकले नै दुईवटा अर्थ दिन्छ फरक अर्थ दिन्छ एकसरको माया भने शीर्षकले भनेर लेखेको छु बुझ्ने साथीहरूले पाठकहरूले या विश्लेषकहरूले त्यसरी नै भएको छ होला त्यसलाई त्यसरी नै ग्रहण गर्नु कुन बिन्दुमा पुगेपछि लाग्यो कि अँ अब चाहिँ ठिक भयो म छाप्छु यो कथा त हामीलाई सबै थाहा भयो अब यहाँनिर पुगेपछि चाहिँ मलाई लाग्यो म छाप्छु जस्तो अब मैले लेख्न थालेँ अलिकति जस्तो कति बेला भयो मलाई नै भन्नुपर्दा मलाई पनि फुलमायाकै जब उपकथा मैले लेखेर पाएँ मलाई लाग्यो मैले एउटा कमसेकम मेरो पुरै उपन्यास राम्रो भएन भने पनि मेरो यो उपकथाले चाहिँ कम चित्त बुझाउने बाटो हुन्छ पाठकलाई अब चाहिँ म यहाँबाट फर्किनु हुँदैन जस्तो हुन्छ लेख्छु भन्ने चाहिँ त्यो बिन्दुबाट लागेको बजारमा पुस्तक गइसके पछाडि चाहिँ अँ ठिकै गरेछु मैले जस्तो कसका प्रतिक्रियाहरू आएपछि लाग्यो सम्झनुहुन्छ अब प्रतिक्रियाहरू त धेरै धेरै पाठकहरूको आएको छ होइन बौद्धिक जगत मैले मेरा अग्रजहरूले पनि निजी म्यासेज पठाएर मलाई चाहिँ राम्रो छ फरकदारको छ र लेखन शैली एकदम फरक छ मिठो छ मन पर्यो भन्ने दिनुभएको छ थुप्रै सबैको नाम लिन अहिले मैले सम्झिन पनि सकिनँ होइन तर हुनुहुन्छ धेरै हुनुहुन्थ्यो त्यतिखेर पनि दिने सल्लाह र प्रोत्साहन दिने पढिसकेपछि हौसला दिने धेरै अग्रजहरू हुनुहुन्थ्यो र धेरै पाठकहरूको मैले नचिनेका धेरै पाठकहरूको मलाई चाहिँ प्रतिक्रिया आयो मैले चाहिँ सबैभन्दा महत्त्वपूर्ण चिज त्यसलाई मानेको छु जसलाई मैले जुन पाठकलाई मैले जिन्दगीमा कहिले भेटेको छैन होइन उहाँले मलाई कहिले चिन्नुभएको थिएन एउटा नयाँ लेखक सम्भवतः फेसबुकमा पनि मलाई खोजी खोजी उहाँहरूले मेसेज भयो मेसेज पठाएर लामा लामा मेसेजहरू पुरै अब उपन्यासको बारेमा त्यसरी नचिनेको एउटा पाठकबाट त्यो प्रतिक्रिया पाउँदाखेरि चाहिँ मैले साँच्चै नै राम्रै लेख्ने कोसिस गरेको रहेछु भन्ने मलाई लागेको थियो हामी एक सरको मायाका लेखकसँग छौँ कार्यक्रम श्रुति सम्वेकमा जीएस पौडेल आजका हाम्रा अतिथि हुनुहुन्छ एक सरको मायाका लेखक र एक वर्षको बीचमा धेरै मानिसहरूले उहाँको किताब पढे मन पराए र कतिपयले मैले नै प्रसारण गरिरहँदा वाचन गरिरहँदा पनि प्रतिक्रिया दिएका छन् कि लामो समयसम्म टिकिरहन सक्ने उपन्यास छिट्टै यो विषयवस्तु समाप्त हुँदैन एक वर्ष दुई वर्षमै यो पुस्तक चाहिँ पढिसकेर मान्छेले बिर्सँदैनन् अरू अरू अर्को पुस्ताले पनि पढ्न खोज्ने खालको विषयवस्तुलाई उन्नुभएको छ भनेर प्रतिक्रिया दिएका छन् जीएसटी तपाईँसम्म पनि पक्कै आयो होला त्यस्ता प्रतिक्रिया मैले आफैले पनि वाचन गर्दा पाइरहेको छु योसँग मलाई सन्दर्भ जोड्न मन लागेको चाहिँ तपाईँ अब लेख्नुभन्दा अगाडि त अन्नोन हुनुहुन्थ्यो होइन एक किसिमले साहित्यमा हुनुहुन्थेन नै एसएलसी दिएपछि लेख्नुभएको रहेछ एउटा त्यो गर्वमै रह्यो सक्यो त्यो उपन्यास अब यो पनि लेखेर बजारमा नपठाएको भए गर्वमै सकिन्थ्यो भन्छ नि लेखकले लेखेर पठाइसकेपछि उसको सम्पत्ति हुँदैन पाठकको अब तपाईँलाई त एउटा मानक बन्यो कसौटी बन्यो एक सरको माया कि म लेख्न सक्दो रहेछु र त मैले पाठक कमाएँ अहिले रेडियोबाट बजिरहँदा श्रोता कमाउनु भयो भनेपछि त अब लेख्न सक्ने भएपछि त जिम्मेवारी पनि बढ्यो नि तपाईँको एकदमै त्यो यो चाहिँ कस्तो हुँदो रहेछ भने यो जब मान्छेले चाहिँ अलिकति पहिचान बढाउँदै जान्छ उसको परिचय अलिकति फराकिलो दायरामा हुँदै जान्छ नि त्यसले चाहिँ एउटा जिम्मेवारी चाहिँ थपिँदै जाँदो रहेछ अब मैले एकसरको माया लेखिरहँदा र लेखेर सक्दा पनि मलाई के थियो भने ठिकै छ नि त के भएर जस्तो छ लेखियो बजारमा आउँछ बिके बिक्छ नबिकिनु बिक्छ रुचाइ रुचाइए रुचाइन्छ नरुचाइए नरुचाइएला भन्ने लागेको थियो अब अब मैले आगामी लेखनमा लेखिरहँदा पनि कथाहरू लेखिरहँदा पनि मलाई के मेरो मस्तिष्कमा के चलिरहेको हुन्छ भने मैले हेलचक्राइ गर्नु हुँदैन है मैले चाहिँ अलिकति मेरो पाठकहरूलाई न्याय गर्नुपर्ने हुन्छ मलाई अब यति धेरै माया गर्ने पाठकहरू बढिरहनु भएको छ होइन त्यो पाठकहरूलाई मैले न्याय गर्न सकिनँ भने मलाई गाह्रो हुन्छ भन्ने कुरा त्यो जिम्मेवारी बोध चाहिँ हमेसा भइरहँदो रहेछ अर्को उपन्यासको तयारी छ कि छैन धेरैले चासो गरेको प्रश्न पनि हो यो एकदमै धेरै धेरै पाठकहरूले मलाई यो प्रश्न सोधिरहनु भएको छ अब लेखिरहेको छु बन्द गर्दा अब त्यो लुकाउने कुरो छैन अब मलाई एक वर्षको सुरुको छ महिना चाहिँ अब एक सरको मायाकै वरिपरिमा थिएँ भने त्यसपछि मैले एक सरको मायालाई अलिकति टाढै राखेर आफ्नो नयाँ लेखनी सुरु गरेको छु तर अब कहिले सकिन्छ भन्ने कुरा थाहा छैन मलाई अब धेरै मिहिनेत गर्नु छ योजना चाहिँ छ योजना छ कहिलेसम्मको योजना छ अब डेढ दुई वर्षमा सकिन्छ कि मैले अब डेढ दुई वर्षको लक्ष्य छ एक सरको मायामा मलाई केही साथीहरूले ठ्याक्कै मलाई नामहरू त अहिले याद आएन प्रसारण भइरहँदाखेरि मलाई फेसबुकमा अथवा इमेलहरूमा जिएस पौडेललाई सोधिदिनुहोस् न अथवा भनिदिनुहोस् न जिएस पौडेलको निजी जीवनसँग कति मेल खान्छ यो उपन्यास भनेर सोध्नु भएको छ मैले त्यो सन्दर्भ झन्डै छुट्याएको छु अहिले सम्झिहालेँ अब यो पनि एउटा भ्रम जस्तो छ कस्तो छ भने मेरो निजी जिन्दगीसँग सरको माया कहीँ पनि जोडिँदैन तर एकसरको मायाभरि जो मान्छेले परिवेश चाहिँ हो मैले बाँचेको परिवेश छ र जसले मलाई व्यक्तिगत रूपमा चिन्नुभएको छ उहाँहरूलाई चाहिँ के हुँदो रहेछ भने यो मेरै कथा हो मेरो आफ्नै कथा हो जस्तो लाग्दो रहेछ तपाईँ मालदिवसमा बस्नुहुन्छ आलोक पनि मालदिवस बस्छ आलोक पनि दुवैबाट त्यो मैले किन लेखेँ भने त्यो आलोकलाई मैले आफूमा आफ्नो जसरी किन ढालेँ भने त्यो अलिकति जीवन पर्यन्त होला होइन अब मैले भोगेका कुराहरू जस्तो त्यो पोजिसनमा बसेर काम गर्ने मान्छेले के के गर्नुपर्छ त्यो रिसोर्टका कुराहरू भिजिटका कुराहरू मैले अरू कुनै प्रोफेसन लेख्दाखेरि फेरि मलाई अर्को सर्च गर्नुपर्ने भएको हुनाले चाहिँ मैले त्यो सुविधाको लागि नै त्यसरी लेखेँ लेख्दाखेरि आफूले लेखेँ जस्तो फिल पनि हुन्छ भनेर लेखेँ तर त्यो मेरो कथा चाहिँ होइन परिवेशहरू कतिपयले रिलेट गर्दा आलोक नै जिएस पौडेल हो कि भन्ने हिसाबले सोच्नुहुन्छ र फेरि अर्को राउद आतिफसँग आलोकको के छ अथवा जिएस पौडेलको के छ भेट भएको हो कि अलिकति साँच्चेकै हो कि झुटो हो कि जस्तो छ यसलाई पनि छर्लङ्गाउनु राउद आतिफको हुनबाटै हामी सुरु गरौँ हुन त पुस्तकमा वाचन गर्दा आए तर खण्ड खण्डमा आएर लामो समय लगाएर सुन्नुभएको हुनाले कतिपय कुरा चाहिँ लेखकले नै भन्दा अझ छर्लङ्ग हुन्छ कि तपाईँले यो अगाडि भूमिका कभर पेजको बारेमा आवरणको बारेमा भन्नुभएको चिज मैले एक दुईपटक पढेँ पनि श्रुति समेतमा तर तपाईँकै आवाजबाट बुझाउन सकियो भने अझ सजिलो होला अब राउदा आतिफको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ उनी भर्खर कि बाइस तेइस वर्ष कि एउटी मालदिपिन मोडेल हुन् थिइन् होइन अनि राउदा आतिफलाई मैले व्यक्तिगत रूपमा जिन्दगीमा कहिले पनि भेटेको छैन मैले उहाँको परिवारलाई पनि भेटेको छैन उहाँको घरलाई पनि घर पनि देखेको छैन तर मलाई उपन्यास लेख्ने क्रममा मलाई एउटा मालदिवी नायिकाको आवश्यकता थियो र मैले त्यो नायिका खोज्ने क्रममा चाहिँ मैले जसरी किताबमा लेखेँ गुगलमा नै मैले पहिलोचोटि राउदालाई देखेँ र देखेपछि मलाई त्यो तस्विर एकदमै मन पऱ्यो राउदा एकदमै मन परेपछि उस राउदाको बारेमा मैले सर्च गरेँ सर्च गरेपछि जति कुराहरू बाहिर आए जस्तो उनले आत्महत्या गरिसकिरहेछन् एउटा फेमस म्यागजिनमा शुद्ध उनको फोटो आइ कभर मा उनको फोटो आइसकेको कुराहरूदेखि लिएर उनको आफ्नो त्यो बाहेक पनि राउदाको आफ्नो व्यक्तिगत सुन्दरता जुन थियो उनको आँखा एउटा कलसौँडो वर्णको भए तापनि त्यो एउटा जुन यति त्यो आकर्षक शरीर आकर्षक अनुहार अनि ती कुराहरूले चाहिँ एउटा नायिकामा हुनुपर्ने जुन पर्दामा देखिने नायिकामा हुनुपर्ने गुणहरू त्यहाँ देखेपछि त्यसले चाहिँ मलाई तान्यो र त्यही त्यही चिजलाई चाहिँ मैले चाहिँ कमसेकम राउदाको सौन्दर्य र राउदा आफैमा पनि एउटा त्यहाँको चर्चित नाम भएको हुनाले परिचित नाम भएको हुनाले त्यो नाम र राउदालाई चाहिँ मैले एउटा लेखकको हिसाबले अमर राख्न सकिन्छ होइन अब राउदालाई कमसेकम एक स्वर्ग माया पढेर मन पराउने पाठकहरूले जिन्दगीभर भुल्नुहुन्न त्यही भएर उस राउदालाई एउटा श्रद्धाञ्जली जस्तो पनि हुन्छ र उसको नाम र उसको सौन्दर्यलाई चाहिँ कैद गरेर अमर गर्न सकिन्छ भन्ने सोचले नै मैले राउदा आतिफलाई उतारेको हुँ लगभग अन्त्यमै छौँ अझै एउटा प्रश्न मेरो दिमागमा उब्जिसकेपछि मलाई सोधौँ सोधौँ लाग्यो एकसरको मायामा लाई कतिले त भुल बोलाइया पनि भनेर <laughs> भन्नुभएको मैले थाहा पाएको छु एक किसिमको त्यो तपाईँले हालुसिनेसन देखाउन खोज्दाखेरि एकदमै रहस्यहरू पनि जोड्नु भएको छ यसमा र एकदमै सामान्य तरिकाले सजिलैसँग फ्याटफ्याट बुझिहालिँदैन पुरै पढेपछि चाहिँ फेरि यति बुझिन्छ कि दोहोऱ्याएर पढ्न मन लाग्छ भन्ने खालको प्रतिक्रिया पाठकहरूबाट पाएँ मैले अब अब अब आउने पुस्तकको मैले तपाईँलाई विषयवस्तु नै भन्नुहोस् त भन्न मिल्दैन तर एकसरको मायाका यी यस्ता प्रसङ्गहरू अथवा यी यस्ता शैलीहरू कति रहलान् कति नरहलान् अब जहाँसम्म लाग्छ म अहिले ठ्याक्कै सबै कुरा त भन्न मिल्दैन तर पनि केही कुराहरू म भन्छु जस्तो विषयवस्तु जुन छ त्यो दोहोरिँदैन म दोहोऱ्याउन चाहदिनँ जस्तो यसमा सिजोफ्रेनियाको जुन बिरामी हामीले देखायौँ आलोकमा जुन छ अब त्यो बिराम त्यो जुन रोग छ त्यो अब अलअप सडन चाहिँ हराउँदैन तर म त्यसलाई चाहिँ विस्तृत रूपमा अब त्यो कथालाई अगाडि लाँदिन अब आलोकसँग घटेका ती घटनाहरू एकसरको मायामै रहन्छन् दोस्रो पुस्तक लेख्दाखेरि चाहिँ म कोसिस गर्नेछु एकसरको मायालाई कनेक्ट गर्ने कोसिस गरिरहेको छु होइन किनभने धेरै पाठकहरूले दोस्रो भाग चाहियो भन्नुभएको छ थुप्रै प्रश्नहरू बाँकी छन् त्यसको उत्तरहरू आउन दिनै बाँकी छ मैले पनि दिन बाँकी छ एज अ लेखक होइन अब कहीँ न कहीँ मैले जोड्नु त छ एकसरको मायालाई तर म एकसरको मायालाई जुन आम रूपमा चाहिँ पाठ दुई भनेर अथवा दोस्रो भाग भनेर निकाल्ने चलन छ त्यो कथालाई त्यहीँ एउटा सिलसिलावार अगाडि लाने पक्षमा छुइनँ मैले त्यसलाई चाहिँ क्रस डायङ्गल क्रस गर्ने पक्षमा छु कि कहीँ छोएर बगोस् त्यो कथाहरू कहीँ छोएर बगोस् र ती प्रश्नहरूको हल हुन् तर त्यो कथा चाहिँ त्यो अब त्यो पाटोमा नजाओस् अब हेलिसिनेसनको पाटोमा नजाओस् त्यो भ्रमको पाटोमा नजाओस् अब त्यो नदोहोऱ्याउँ भन्नेमा छु त्यही विषयमा म केन्द्रित भएको छु र नयाँ विषयवस्तुहरू मैले अब अहिले लेखिरहेको छु त्यसलाई चाहिँ अब पुस्तक आएपछि नै चर्चा गरौँला भन्ने लाग्छ हस् जीएससी धेरै धेरै धन्यवाद तपाईँ नेपाल एक महिनाको बसाइसकेर भोलि जाँदै हुनुहुन्छ फेरि मालदिप्सतर्फ आज एक दिन काठमाडौँमा बस्नुभएको बेलामा हामीलाई समय दिनुभयो र हामीले कुराकानी गर्न पायौँ अब यो कुराकानी सुनिसकेपछि जीएस पौडेलसँग सिधै सम्पर्क गर्न कति धेरै मन थियो भन्ने खालको प्रतिक्रिया होला भेट्न चाहनुहुन्छ होला तपाईँलाई कसरी सम्पर्कमा आउन सकिन्छ तपाईँ मालदिप्समा बस्दाखेरि यहाँबाट मालदिप्समा मलाई कन्ट्याक्ट गर्नको लागि चाहिँ अब फेसबुक मेरो फेसबुकको म्यासेन्जरमा मलाई म्यासेज पठाउन सक्नुहुनेछ त्यसपछि मेरो email G S dot P O U D E L one at Gmail dot कममा अक्षर दुईवटा G S dot dot P O U D E L numeric one one at the rate Gmail dot com यसमा सम्पर्क गर्न यसमा सम्पर्क गर्न सकिन्छ म अनलाइन कुराकानी गर्न चाहिँ त्यति रुचाउँदिनँ अब समय परिस्थिति पनि मिल्दैन होइन तर म अनलाइनमै जवाफ दिन नसके पनि अफलाइन जवाफहरू म अवश्य नै फर्काउनेछु होइन पाठकहरूको जस्तोसुकै प्रतिक्रिया भए पनि मैले जवाफ दिनुपर्छ त्यो मेरो कर्तव्य धर्म पनि हो म त्यो गर्नेछु हस् धेरै धेरै धन्यवाद दाईलाई पनि धेरै धेरै धन्यवाद तथा श्रुति सम्वेक कार्यक्रमको सम्पूर्ण युनिटलाई र उज्यालो नेटवर्कलाई पनि मेरो धेरै धेरै धन्यवाद छ हवस् त एक सरको मायाका लेखक जीएस पौडेलसँगको यो कुराकानी सँगसँगै एक सरको मायाको हामीले तेइस श्रृङ्खला लगाएर वाचन पूरा गर्यौं आज चौबिसौं श्रृङ्खला सँगसँगै अब यो उपन्यासको वाचन यहीँ बीट मार्छौं श्रुति सम्वेगमा अर्को सातादेखि अर्को कुनै गद्दी लिएर आउनेछौं तबसम्मको लागि प्राविधिक साथी विष्ट र म अच्युत घिमिरे विदा हुन्छौं तपाईँलाई एक सरको मायाको वाचन कस्तो लाग्यो जानकारी दिनुहोला जीएचआईएमआईआरई एसिएचवाइयुटी घिमिरे अच्युत एट जिमेल डट कममा प्रतिक्रिया दिन सक्नुहुन्छ हवस् त अर्को सातासम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्टसँगै बिदा हुन्छु नमस्कार शुभरात्री